6 MHz. होला सुन्ने राख्नु छ रेडियो अभिजनमा मजा भण्डारेको साथमा नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँले अहिले हामीलाई एकानब्बे दशमलव छ समय पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी श्रोता तपाईँहरूले नि पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू राख्ने गर्छौँ मुक्तकारहरूसँगको बलाकुसारी मौका जुराएर राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो अङ्कमा मैले तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरूको साथमा मिठा मिठा गीत सङ्गीत लिएर आएको छु कार्यक्रम सुन्दै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ म आलो फालो जोड्दै जानेछु तिमी मान या नमान जिन्दगी नामसारी दिएको थिए तिमी मान या नमान जिन्दगी नामसारी दिएको थिए मैले तिम्रै लागि मनका चाहनाहरू मारिदिएकी थिएँ तिमीले हिजो लगाएको गुण कसरी बिर्सियो आज तिम्रो जितको लागि मैले हाँसी हाँसी हारिदिएकी थिएँ यो मुक्तक मुक्तकार कला हाँसी खतिवडाजीको कमल बजार साथ अछामुआको घर हो नियमित रूपमा मुक्तकमालालाई यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तकमालामा आजको कार्यक्रम मुक्तक मालामा मैले श्रोता मुक्तकार हिउँकला हाँसी खतिवटा झिका यिनै मुक्त खराबहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ प्रदीप नेपालीजीको बिहादी पाँच उराम पर्वत उहाँको घर हो अक्सर नमानी चिन्ता नमानी डर मेरै बन्नु है अक्सर नमानी चिन्ता नमानी डर मेरै बन्नु है अनि तिमीले छाडेर गाउँ छाडेर घर मेरै बन्नु है बरु हामी दुःखै दुःखमा बिताउँला यो जिन्दगी प्यारी दिएको छु महत्त्वपूर्ण अवसर मेरै बन्नु है मेरै बन्नु है भनेर भन्दै हुनुहुन्थ्यो मुक्तकार प्रदीप नेपालीजी पर्वतबाट नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि हामीलाई मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग महावीर विश्वकर्माजीको डोटी उहाँको घर हो झुटो माया बेर्थै सपना प्रेम नै त थियो झुटो माया बेर्थै सपना प्रेम नै त थियो बेकारकै भए नि चाहना प्रेम नै त थियो मेरो मनमा केवल तिमी मात्र थियौ अनि तिम्रो मनमा हजार हजारजना प्रेम नै त थियो ओहो हो यो मुक्तक महावीर विश्वकर्माजीको डोटी उहाँको घर हो अर्को मुक्तक छ उहाँसँग राजेश पाठकजीको गजुरी धादिङ उहाँको घर हो गरे युद्ध इन्धनले के यन्त्र चल्छ गरे युद्ध इन्धनले के यन्त्र चल्छ लुटौँ देश भन्ने उही मन्त्र चल्छ म भन्दैछु बदलिन्न यो मानसिकता अझै राष्ट्रमा छल कपटतन्त्र चल्छ राजेश पाठकजी हुनुहुन्छ मुक्तकार उहाँले गजुरी धादिङबाट हामीलाई सम्झनुभयो अर्को मुक्तक छ मसँग वसन्त अनुभवजीको घोराई दाङ उहाँको घर हो मङ्सिर लागिसक्यो प्यारी तिमी कहाँ छेउ ओहो हो मङ्सिर सकिसक्यो है हामीले चाहिँ मुक्तक अलिक ढिला लिएछौँ मङ्सिर लागिसक्यो प्यारी तिमी कहाँ छेउ मङ्सिर लागिसक्यो प्यारी तिमी कहाँ छौ जताततै चल्दैछ बिहाबारी तिमी कहाँ छेउ छोप्नु पर्छ सायद यसपटक हामीले कसै गरी देखाउनु छ सर्वत्र चोरी पारी तिमी कहाँ छेउ यसरी तिमी कहाँ छौ भनेर मुक्तकमै प्रश्न गर्दै हुनुहुन्थ्यो वसन्त अनुभवजी खोराई दाङबाट अब नै श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ यो समयमा मसँग गीत रहेको छ प्रेमध्वज प्रधानजीले भएको रत्न शमशेर थापाजीले लेख्नु भएको अनि प्रेमध्वज प्रधानजीले नै सङ्गीत भर्नुभएको निकै नै मिठो गीत छ गीत पश्चात पुनः आउनेछु तपाईँहरूकै मुक्त खराबहरूको साथमा आउनेछु मा नाउ है घूमती मा नाउ है आँखती में जुदाउना आँखती में माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है भोलि जब हुन्छौ संग टाढा टाढा फूल जस्तो माया पनि बिझाउने बन्छ काढा काढा सुस्केरामा रात बिर्छ सक्ने छैन निदाउन निदाउन घुम्तीमा नाउ है यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ अनि म तपाईँहरूकै मुक्त करफहरू आलो फालो लिइरहेको छु भावुक बनी सम्झिनेको भिड लाग्छ भावुक बनी सम्झिनेको भिड लाग्छ अन्तिम पटक हेर्न दौडिनेको भिड लाग्छ जिउँदो हुँदासम्म कसैले वास्ता गर्दैनन् मरेपछि श्रद्धाञ्जली दिनेको भिड लाग्छ निकै नै मार्मिक ढङ्गले मुक्तक पठाउनुभयो गगनधामी गम्भीरजीले दुर्गाथली छ बचाङ उहाँको घर हो नियमित रूपमा गगनधामी गम्भीरजीले यसरी नै मिठो प्रेम हामीलाई बाँड्दै गर्नुहुन्छ कार्यक्रममा पुनः मैले मुक्तको सिलसिला सुरु गरिसकेँ गगन धामी गम्भीरजीको मुक्तक सँगसँगै अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ यो समयमा मदन बाठा मगरजीको पश्चिम उहाँको घर हो तिमी आफैले भन के गर्ने होला तिमी आफैले भन के गर्ने होला सकिएन बिर्सन के गर्ने होला छोडी जानेले मनमा पीडा दिए पनि मान्दै मान्दैन मन के गर्ने होला मदन बाठा मगरजी रुकुम पश्चिमबाट आउनुभयो अर्को मुक्तक छ मसँग पुष्पा प्रकृति चौलगाईजीको पहिलो भेटमा नजर जुदाई हो र सर्न खोज्छ पहिलो भेटमा नजर जुदाई हो र सर्न खोज्छ विश्वासिलो कुरा गर्छ मोरो तिल हर्न खोज्छ जाली हुन्छन् लोग्ने मान्छे भन्नुहुन्छ आमा टाढा टाढा भाग्न खोज्छु नजिक पर्न खोज्छ उहाँ हुनुहुन्छ मुक्तकार पुष्पा प्रकृति चौलागाईजी इलाम उहाँको घर हो उहाँ पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी नै त्यसरी नै नियमित रूपमा हामीलाई मिठो माया बाँड्ने मुक्तकार हुनुहुन्छ रत्ना पुन मगरजी रुकुम पश्चिमबाट उहाँकै मुक्त कबको क्रममा राख्दैछु तपाईँहरू समक्ष पार्नुसम्म पार्यो पिर वचनको गोलीले पार्नुसम्म पार्यो पीर वचनको गोलीले फेरिँदैन मेरो तकदिर वचनको गोलीले तिमी माथि अब मैले कसरी भरोसा गरौँ घाइते बनायो पुरै शरीर वचनको गोलीले रत्ना पुन मगर्जी मुक्तकार उहाँकै मुक्तक तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक छ मसँग नम्रता थामेजीको घ्याङ्लेक दुई सिन्धुली उहाँको घर हो तिम्रै हुँ तिम्रो वचन काट्दिन भन्नेले तिम्रै हुँ तिम्रो वचन काट्दिन भन्नेले एउटा मुटु दुईतिर सार्दिन भन्नेले रुवाएर गयो मलाई बिर्सिएर गयो तिम्रो कसम कहिले ठाँड्दिन भन्नेले नम्रता थामीजी हुनुहुन्छ सम्भवतः पहिलो पटक आउनुभयो हामीहरू समक्ष अब पनि हामी श्रोता अर्को एउटा गीत सुन्छौँ यो समयमा मसँग गीत रहेको छ अभय महत्सी र मेलिना राईजीले भएको विजय वाम्बुले राईजीले लेख्नुभएको सङ्गीत भएको निकै नै मिठो गीत छ गीत पश्चात पुनः आउनेछु हामी सँगै रहनुहोला कति धेरै ना हो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ कार्यक्रममा छु म मदन भण्डारी तपाईँहरूकै मुक्त खरबहरू आलो फालो लिइरहेको छु आँखा चिम्लेर भर पर भइ त गयो नि अह आँखा चिम्लेर भर पर भइ त गयो नि जिन्दगीमा लानु के नै छ र भइ त गयो नि यो काम भएन त्यो काम भएन पिर नल्याउ प्रिय केही म गर्छु केही तिमी गर भइ त गयो नि यो मुक्त सुन्दर शेर्पाली बिन्दासीको त्रिवेणी दुई सिमरुतु रुखुम पश्चिम उहाँको घर हो सुन्दर शेर्फ बिन्दासी पनि नियमित रूपमा यसरी नै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ आज रुखुम पश्चिमबाट धेरै मुक्तकारहरूले मुक्तक पठाउनु भएको रहेछ अर्को मुक्तक छ रुकुम पश्चिमबाट नै नरबहादुर कुडा थोकीजीको सानी भेरी एघार काफल बोट रुकुम पश्चिम उहाँको घर हो तिमी कसरी आयौ मेरो जीवनमा थाहै भएन तिमी कसरी आयौ मेरो जीवनमा थाहै भएन राज गरिरह्यौ मुटुको धड्कनमा थाहै भएन मैले जीवनमा तिमीलाई अथाह प्रेम गरिरहेँ कसरी बदलियो प्रेमिकाबाट दुश्मनमा थाहै भएन नरबहादुर बुढा बुढाथोकीजीको यो मुक्तक तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक छ मसँग मनोज शाही ठकुरीजीको रारा कणाली मुगो तिन भी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ वर्षौँ भयो आफ्नै मन आफ्नो नभएको वर्षौँ भयो आफ्नो मन आफ्नो नभएको पीडामाथि पीडा छन् आफ्नो नभएको कसरी भन्न सक्छु यति छिट्टै तिमीले सिसामाथि परेको खन आफ्नो नभएको मनोज साई ठकुरी मुक्तकार हुनुहुन्छ कर्णालीबाट अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ दल बहादुर बुढाथोकी विचलितजी बबई गाउँपालिका साथ कालीतरा दाङ उहाँको घर हो आल दुबईमा हुनुहुन्छ नमस्कार सम्पूर्ण साहित्यिक मनहरूसँगै यो मुक्तक माला सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीभाइहरूमा भन्दै मुक्तकमा यसो भन्नुहुन्छ जब जिन्दगीमा चारैतिर सङ्कट आउँछ जब जिन्दगीमा चारैतिर सङ्कट आउँछ अनि अभावले नै अभावको खिल्ली उडाउँछ हजुरको यो उपकार केही पलको लागि हो जस्तो कि बादलको छायाले गुण लगाउँछ दलबहादुर बुढाथोकी विचलित हुनुहुन्छ मुक्तकार उहाँकै मुक्तक तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक छ मसँग प्रसिद्ध कुँवरसीको स्याङ्सा उहाँको घर हो बेरोजगारीले जीवनभर आराम दिएन बेरोजगारीले जीवनभर आराम दिएन अभाव टाल्ने कपडा खाने माम दिएन यो प्रदेश भन्नु पनि यस्तै रहेछ साथी हातमा सिप छैन पढाइले काम दिएन प्रजित कुँवरजी नियमित रूपमा सिङ्जाबाट यसरी नै हामीलाई मुक्तक पठाउँदै गर्नुहुन्छ निकै सुन्दर मुक्तक लेख्नुहुन्छ परदेशले पढाइको योग्यताभन्दा बढी कामको अनुभवी खोज्छ भनेर उहाँले मुक्तक सँगसँगै लेखेर हामीलाई पठाउनु भएको छ मार्मिक ढङ्गले आउनुभयो मुक्तक मालाको यो बसाइमा हवनी श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग गीत रहेको छ अरुण थापाजीले गाउनुभएको राजेन्द्र रिजालजीले लेख्नुभएको राम थापाजीले सङ्गीत भर्नुभएको गीत पश्चात पुनः आउनेछु तपाईँहरू समस्या पवित्र गङ्गा हौ नदीहरूमा तिमी शीतल भवन हो यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ मुक्तक माला सुन्दै हुनुहुन्छ तपाईँहरू अनि म मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु सानो मान्छे ठुलो रह र भाग्यमा हुँदैन सानो मान्छे ठुलो रह र भाग्यमा हुँदैन बुझिराख्नु सकभर भाग्यमा हुँदैन लाखौँ लाख सपना सजाएर के गर्नु मनमा हुन्छ अक्सर भाग्यमा हुँदैन ओहो यो मुक्तक मोहन बाग प्रवासी मनोजीको बुनापार दस उहाँको घर हो हाल भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ निकै मिठो माया बाँड्दै गर्नुहुन्छ मुक्तक मालालाई मोहन बाग प्रवासी मनोजी अर्को मुक्तक हामीलाई त्यसै गरी मिठो माया बाँड्नुहुने मुक्तकार हुनुहुन्छ पुष्प चैडा छेत्रीजी धनगढी बारा कैलाली उहाँको घर हो जिन्दगी जिउन सङ्घर्ष गर्नुपर्छ एक दिन जिन्दगी जिउन सङ्घर्ष गर्नुपर्छ एक दिन उचाइमा पुगेर पनि त झर्नुपर्छ एक दिन तपाईँ धन सम्पत्तिको घमण्ड गर्नुहुन्छ यो दुनियाँ छोडेर हामी मर्नुपर्छ एक दिन हो नि यो दुनियाँ छोडेर हामी मर्नुपर्छ एक दिन पुष्प चैडा छेत्रीजी हजुर कैलालीका मुक्तकार हुनुहुन्छ उहाँ अर्को मुक्तक मसँग नवीन गुरुङजीको चितवन उहाँको घर हो सम्बन्ध घाँसेको टुट्नलाई पो रहेछ सम्बन्ध घाँसेको टुट्नलाई पो रहेछ पिरती लागेको छुट्नलाई पो रहेछ आखिर किन मायाको नाता मसँग भन्थे थोरै थियो इज्जत लुट्नलाई पुऱ्याएछ पहिलो पटक हुनुपर्छ मुक्तक मालामा आउनुभयो मुक्तकार नवीन गुरुङजी चितवनबाट अर्को मुक्तक समूहसँग सञ्जना शर्माजीको नाङ्लमय उहाँको घर हो उहाँ पनि सम्भवतः मलाई लाग्छ पहिलो पटक आउनुभयो रूपले धपक्क भलेको मान्छे हेरेर के गर्नु रूपले धपक्क बलेको मान्छे हेरेर के गर्नु विश्वासै नलाग्ने गरी बच्चन फेरेर के गर्नु दुःख सुख समस्या सबैको हुन्छ मनभित्र शून्यता छाएको बेला आई बेरेर के गर्नु सञ्जना शर्मा मुक्तकार हुनुहुन्छ दाङ उहाँको घर हो अर्को मुक्तक छ मसँग प्रदीप रत्न साक्यजीको नगल पच्चिस काठमाडौँ उहाँको घर हो हाल बौद्ध छ काठमाडौँमा हुनुहुन्छ पाना जति पल्टायो उति बढ्दो रहेछ सम्झना पाना जति पल्टायो उति बढ्दो रहेछ सम्झना सम्झन्न भन्दा भन्दै पनि चढ्दो रहेछ सम्झना प्रेम भनी पीडाहरू भरेर गइछ मुटुमा उनीले खोज्दा मेट्न भारी भएर गर्दो रहेछ सम्झना प्रदीप रत्न साक्यजी हुनुहुन्छ मुक्तकार उहाँकै मुक्तक लिएँ अर्को मुक्तक छ मसँग फिराक गोर्खालीजीको भारतबाट उहाँले मुक्तक पठाउनु भएको छ म बस्छु अँध्यारोमा अरूको जीवन चम्काइदेऊ म बस्छु अँध्यारोमा अरूको जीवन चम्काइदेऊ तिम्रो स्वार्थ पुग्यो अब हाम्रो कथा थन्काइदेऊ मिलन वियोग चलिरहन्छ सबै भाग्यको कुरा हो तर मेरो माया जस्तो दिएको त्यस्तै नै फर्काइदेऊ मुक्तकमा यसो भन्दै हुनुहुन्थ्यो मुक्तकार हुनुहुन्छ फिराक गोर्खाली मुक्तक उहाँले हामीलाई भारतबाट पठाउनु भएको हो माग मसँग सहारा नमाग भुइँमा छु आकाशका जुन तारा नमाग नमाग मसँग सहारा नमाग भुइँमा छु चोटहरूमा संग थहारा नमाग छु आकाशका जुन तारा नमाग नमाग मसँग सहा पुस्तक सँगसँगै गीत गीत सँगसँगै म आइसकेँ राजेश पायल राईजीले गाउनुभएको गीत तपाईँले सुन्नुभयो भरत लामाजीले सङ्गीत भएको अनि रमेश लेख्नु भएको आजलाई भने श्रोता मुक्तक मालामा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिने यो सिलसिला यति मात्रै तपाईँहरूले पठाउनुभएका अझ धेरै मुक्त खरबहरू मसँग छन् सुरक्षित छन् यो पाला तपाईँको मुक्तक मैले कार्यक्रममा समेट्न सकिनँ भने अर्को पाला पक्कै जोड्नेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्त खरबहरू मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खरबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यस समयसम्म म मुक्तक माला सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै अरुणा लामाजीले गाउनु भएको देव बज्राचार्यजीले भएको गणेश रत्नजीले सङ्गीत भर्नुभएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौँ नमस्कार शुभरात्री